star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई दुई सय सतासी पुरानो स्वयंभू पाठशाले अवरुद्ध सडक खुलाउने क्रममा रत्नगरको बकुलरमा प्रहरी र स्थानीय भाषाबीच झडप एक प्रहरी सहित दुईजना घाइते विवाहका लागि टीका लगाएर केटा फरार भएपछि स्थानीय आन्दोलित माओवादी अध्यक्ष प्रचण्ड र सिनिया राष्ट्रपति जिनपिङ बीच भेटवार्ता दुई देश र दुई पार्टी बीचको सम्बन्ध सुधार चुनावी प्रक्रियामा भाग लिनको लागि मोहन वैद्यलाई कंग्रेस सभापति कोइरलाको आग्रह विपद व्यवस्थापनका लागि चितवनमा पूर्व सूचना संयन्त्र निर्माण गरिने नेपाल विद्यार्थी सङ्घ चितवनको चौबिसौँ जिल्ला अधिवेशन भोलि हुने पाकिस्तानी पूर्व शासक मुश्रफलाई पक्राउ गर्न उच्च अदालतको आदेश अमेरिकाको मल कारखानामा विस्फोटपछि भएको आगलागीमा परि पन्ध्र जनाको ज्यान गयो र इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दिल्ली डेयर डेभिल्स र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 कल्पना मिया र प्रहरी हवलदार राजीव सिंह घाइते भएका हुन् घाइते दुवैको थप उपचारका लागि भरतपुर लगिएको छ मियाको टाउको खुट्टा तथा प्रहरीको टाउकोमा चोट लागेको छ रत्नगर तीन बेल्सी निवासी सुजन खनाल र रत्नगर आठ पर्सौनी बस्ने निशा ढकालबीच विवाहका लागि गत फागुन तिस गते भव्य रूपमा टिकाटालो लगाई वैशाख एघार गते विवाह गर्ने निधो भएको थियो बिना कारण केटा फरार भएपछि पीडित केटी पक्ष आक्रोशित भएका हुन् केटाले केटीलाई फोन गरी सम्पर्क गरी आफ्नो सुर गर भनी धम्की समेत दिने गरेको केटीका काका रामबाबु ढकालले जानकारी दिनुभयो केटाले केटलाई धम्की दिएपछि पीडित केटी पक्षले प्रहरीमा उजुरी समेत दिएका थिए तर पनि पक्राउ गरेको केटा खनालाई बिना कारण छोडेपछि केटीका आफन्त र स्थानीयवासी आक्रोशित भई आन्दोलनमा उत्रिएका हुन् जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षक सुरज कार्कीको नेतृत्वमा आएको प्रहरी टोलीले एक्कासी अमानवीय तरिकाले लाठीचार्ज गर्दा स्थिति असामान्य बनेको थियो यसैबीच सोही विषयको रिपोर्टिङमा खटेका पत्रकारहरूमाथि समेत प्रहरी निरीक्षक कार्कीले अपशब्द प्रयोग गर्दै क्यामेरा फोरिदिने धम्की समेत दिएका थिए समाचार सङ्कलनका क्रममा रहेका पूर्वी चितवन पत्रकार मञ्चका सचिव एवं सौर्य दैनिकका जिल्ला रिपोर्टर राजेन्द्र आचार्य रेडियो अर्पणका हेमराज आचार्य अभियान टेलिभिजनका अरुण गौतम र बेसो टेलिभिजनका प्रकाश सिगदेलको क्यामेरा दिने भन्दै सार्वजनिक मुद्दाहरूले समेत बताएका थिए सडक अवरुद्ध गर्नअघि उनीहरूले नाराबाजी गर्दै इलाका प्रहरीकारले रत्नगर घेराउ गरेका थिए एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिनिया राष्ट्रपति सी सी जिनपिङ बीच भेटवार्ता भएको छ आज अपरान्ह भएको भेटमा दुई देश र दुई पार्टी बीचको सम्बन्ध सुधारबारे छलफल भएको प्रचण्डका स्वकीय सचिव चुडामणी खड्काले जानकारी दिनुभयो करिब पैंतालिस मिनट भएको भेटमा नेपालको आर्थिक विकासमा चिनिया सहयोगबारे समेत कुराकानी भएको थियो प्रचण्डले जलविद्युत र पर्यटनका साथै पूर्वाधार विकासमा सहयोग गर्न आग्रह गर्नुभएको बताइएको छ भेटमा चिनिया राष्ट्रपतिले संविधान सभाको निर्वाचन भएर छिट्टै संविधान बनोस् भन्ने चीनको चाहना रहेको बताउनु भएको थियो प्रचण्डले भने चुनावी सरकार गठन भएको र छिट्टै मिति घोषणा हुने जानकारी गराउनु भएको थियो वैशाख एक गते चीन गएका प्रचण्डले उपराष्ट्रपति विदेश मन्त्री सहितका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गरिसक्नु भएको छ उच्च स्तरीय राजनैतिक संयन्त्रको संयोजक समेत रहेका कङ्ग्रेसका सभापति सुशील कोइरलाले आज नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यलाई भेटेर चुनावी प्रक्रियामा भाग लिन आग्रह गर्नुभएको छ धापासी स्थित वैद्य निवास पुग्नुभएका कोइरलाले निकासका लागि चुनाव बाहेकको विकल्प नरहेको भन्दै वैद्यलाई चुनावी मैदानमा आउन आग्रह गर्नु भएको हो यसअघि आफू संयन्त्रको संयोजक भएपछि हात जोडेर भए पनि वैद्य र उपेन्द्र यादवलाई मनाउने अभिव्यक्ति दिएका कोइरालाले आन्दोलन छाडेर वार्ताका माध्यमबाट निकास खोज्न वैद्यलाई आग्रह गर्नुभयो प्रत्युत्तरमा वैद्यले आफू दलहरूसँग वार्ता गर्न तयार रहे पनि सरकार वा उच्च स्तरीय संयन्त्रसँग वार्ता गर्नुको कुनै औचित्य नरहेको बताउनु भएको थियो उहाँले आफू चुनाव विरोधी नरहेको भन्दै अवैधानिक प्रक्रियाले बनेको सरकारको विरोध गरेको बताउनुभयो पालै पालो संयन्त्रको संयोजक हुने अनुसार वैशाख एक गतेबाट कोइराला संयोजक भएको हो भारतीय राजदूत जयन्त प्रसादको कार्यकाल सकेपछि उहाँको स्थानमा नेपाल सम्बन्धी जानकार नीतिज्ञ रञ्जित र रञ्जित रे नेपाल आउन निश्चित भएको छ सन् दुई हजार दुईदेखि चार वर्ष भारतीय विदेश मन्त्रालयस्थित नेपाल भुटान डेस्कको नेतृत्व सम्हालिसकेका छप्पन्न वर्ष रेको चयनबारे आधिकारिक घोषणा हुन बाँकी रहे पनि अनौपचारिक रूपमा त्यस सम्बन्धमा पक्का पक्की भइसकेको जानकारी भारत सरकार निकट स्रोतले दिएको छ दुई हजार एघार जुन बाइसमा राजदूत नियुक्त भएको प्रसादको दुई वर्षीय कार्यकाल सकिन करिब साढे दुई महिना बाँकी छ सन् उन्नाइस सय भारतीय विदेश सेवामा प्रवेश गरेका रे जुन दुई हजार दसदेखि भियतनाममा राजदूत हुनुहुन्छ त्यसअघि चार वर्ष उहाँ हङ्गेरीका लागि राजदूत रहनु भएको थियो त्यसै अवधिमा बोस्निया र हर गोफिनाका लागि पनि राजदूतको जिम्मेवारी पाएका उनले करिब एक वर्ष स्लोभानिया सम्बन्धी मामिला समेत हेरेका थिए यी मुलुकहरूमा राजदूत हुन अघि उनी अक्टोबर दुई हजार दुईदेखि जनवरी दुई हजार छसम्म नेपाल भुटान मामिला हेर्ने नर्थन डेस्कमा कार्यरत थिए हाल भियतनाममा रहेका रेको चयनलाई चिनिया कोणबाट पनि यहाँ हेरिएको छ नेपाल नेपालसहितका छिमेकमा चिनिया प्रभाव बढ्दै गएको भन्ने खालका चिन्ता प्रकट गर्दै आएको नयाँ दिल्लीले भियतनाममा रहेर चीनलाई नजिकबाट निहालेको रेलाई चयन गर्नु अर्थपूर्ण रहेको स्रोतको टिप्पणी छ सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री माधव प्रसाद पौडेलले चुनावको मिति घोषणा गर्नुभन्दा त्यसको वातावरण बनाउनु महत्त्वपूर्ण भएको बताउनु भएको छ आफ्नो कार्यकक्ष सिंहदरबारमा पत्रकारसँग मन्त्री पौडेलले अझै पूर्ण रूपमा चुनावी वातावरण बनि नसकेको भन्दै सरकार राजनैतिक दल नागरिक समाज सञ्चार माध्यम सबै चुनावको वातावरण बनाउन लाग्नुपर्ने बताउनुभयो खराएको गतिमा नभई कछुवाको गतिमा भए पनि चुनावी माहौल बन्दै गरेको उहाँको भनाइ छ सरकारको मुख्य काम काम चुनाव गराउने भएको भन्दै मन्त्री पौडेलले त्यसका लागि सरकार लागिरहेको बताउनुभयो केही प्रक्रियामा केही दलको असहमति भए पनि सबै दल चुनावका पक्षमा रहेको पौडेलको दावी छ अर्को प्रसङ्गमा सञ्चार मन्त्री पौडेलले श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै सरकारले त्यसको छिटै अनुगमन थाल्ने बताउनुभयो एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य जनार्दन शर्माले मौसमको कारण मंगिरमा चुनाव हुने सम्भावना नरहेको बताउनु भएको छ मंगिरमा हिमाली जिल्लाहरूमा हिउँ पर्ने र कठ्याङ्ग्रिने चिसोको कारण बसाइसराई हुने भएकाले पनि अधिकांश नागरिक मतदानबाट वञ्चित हुने भएकाले चुनाव सम्भव नभएको उहाँको तर्क थियो शर्माले चुनावको उपयुक्त समय कार्तिक महिना हुने जिकिर गर्नुभयो रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आज दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा नेता शर्माले कुनै वाहनामा कार्तिक महिनाभित्र भित्र चुनाव हुन नसके मुलुकमा संविधान सभाको चुनाव कहिले पनि हुन नसक्ने ठोकुवा गर्नुभयो पूर्व शान्ति मन्त्री समेत पूर्व शान्ति मन्त्री समेत रहनुभएका शर्माले आगामी चुनावमा नेकपा माओवादीसँग चुनावी तालमेल हुने दावी गर्नुभयो पूर्व मन्त्री जयप्रसाद प्रसाद गुप्ताले पहिलेकै जस्तो गलत तवरले निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोग गठन भई सामाजिक सद्भाव बिथोलिनुका साथै राष्ट्रिय एकतामा आँच आउने बताउनु भएको छ विराटनगर एघार मधुमारा स्थित आफ्नो निवासमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा गुप्ताले अघिल्लो आयोगले क्षेत्र पुनर्निर्धारणको अवधारणा र मापदण्ड विपरीत निर्वाचन क्षेत्रको पुनर्निर्धारण गर्दा मधेसी र पर्वतीय समुदाय बीचको सद्भाव खलबल्याएको दावी गर्दै अहिले बन्ने आयोगमा पनि त्यही मनसाय राखेर निर्वाचन क्षेत्र क्षेत्र निर्धारण गरे सामाजिक सद्भाव बिथोलिने मात्र नभई राष्ट्रिय एकता नै धरापमा पर्ने चेतावनी दिनुभयो उहाँले अब निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोग बनाउँदा चार दलको भागभण्डाबाट नबनाई सबै पक्षसँग वृहत छलफल गरेर नयाँ मापदण्ड तोकेर बनाउनु पर्नेमा जोड दिनुभयो सरकारले नागरिकता वितरण सम्बन्धी निर्देशिका पारित गरेको छ फोटोसहितको मतदाता नावली संकलनसँगै नागरिकता वितरणको काम सञ्चालन गर्न मन्त्री परिषद बैठकले निर्देशिका पारित गरेको हो यस्तै नागरिकता वितरणमा गृह मन्त्रालयबाट खटिने टोलीको लागि कार्य सञ्चालन विधि पनि पारित भएको छ टोली आउँदो आठ गतेदेखि देशभर खटिनेछ आज बसेको मन्त्री परिषद बैठकले माओवादी पूर्व लडाकुको समाजन सम्बन्धी केही काम बाँकी रहेकाले सेना समाजन विशेष समितिको सचिवालय संयोजकमा बालानन्द शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ जलविद्युत विकासमा एसियाली विकास ब्याङ्क एडिबीसँग तेह्र अर्ब सहयोग लिन ऋणपत्रमा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अनुमति दिने निर्णय पनि भएको छ मन्त्री परिषद बैठकले नेपाल ट्रस्टको सम्पत्ति संरक्षणका लागि तीन करोड़ पच्चिस लाख रूपियाँ छुट्याउने निर्णय पनि गरेको छ समावेशी सञ्चारका लागि सङ्घर्ष समितिले नेपाल पत्रकार महासङ्घको संरचनालाई पूर्ण समावेशी बनाउन माग गरेको छ दुई हजार उनासत्तरी चैत्र नौ र दस गते नेपाल पत्रकार महासङ्घको पोखरामा सम्पन्न केन्द्रीय साधारण सभामा नेपाल पत्रकार महासङ्घको संरचनालाई तप समावेशी बनाउन प्रस्तुत विधान संशोधन प्रस्तावलाई षड्यन्त्रमूलक र अवैधानिक ढङ्गले महासङ्घले फिर्ता लिएकोमा सङ्घर्ष समितिले गम्भीर असहमति पनि जनाएको छ समावेशी विरोधी र यथास्थितिका पक्षपोषकहरूको दबावमा परेर विधान संशोधन प्रस्तावलाई सार्वभौम साधारण सभामा छलफलै नगराई षड्यन्त्रमूलक तरिकाले फिर्ता लिएको गम्भीर असहमति रहेको सङ्घर्ष समितिले जनाएको छ विपद व्यवस्थापनको लागि चितवनमा पूर्व सूचना संयन्त्र निर्माण गरिने भएको छ भरतपुरमा आज सम्पन्न भएको जिल्ला व्यवस्थापन समितिको बैठकले विपद व्यवस्थापनमा सहज र कम क्षतिका लागि पूर्व सूचना संयन्त्र बनाउने निर्णय गरेको हो बैठकमा प्रकोपको क्षेत्रमा काम गर्दै आएको प्राक्टिकल एक्सन नेपालले पूर्व संयन्त्र बनाउनको लागि प्रस्ताव गरेको थियो बैठकमा गृह मन्त्रालयले चितवन जिल्लाको विपद व्यवस्थापनको लागि उपयोग हुने सामग्री हस्तान्तरण गरिएको छ आपतकालीन अवस्थामा जिल्लामा प्रयोग हुने सामग्री गृह मन्त्रालयका उपसचिव रामहरि शर्माले प्रमुख जिल्लाधिकारी हेमनाथ दवाड़ीलाई हस्तान्तरण गर्नुभएको हो यस्तै विपद व्यवस्थापन समितिले आजसम्म गरेका क्रियाकलापका समीक्षा गरी सो अनुमोदन गरिएको छ कार्यक्रममा गृह मन्त्रालयका उपसचिव रामहरि शर्मा संयुक्त राष्ट्र संघीय विकास योजनाका कार्यक्रम व्यवस्थापक मानबहादुर थापा लगायतले बोल्नु भएको थियो कार्यक्रम प्रमुख जिल्लाधिकारी हेमनाथ दुवारीको दक्षतामा सम्पन्न भएको हो नेपाल विद्यार्थी सङ्घ चितवनको चौबिसौँ जिल्ला अधिवेशन भोलि हुने भएको छ नेपाली कङ्ग्रेस चितवनको कार्यालय कमलनगर नानगढमा भोलि बिहान आठ बजेदेखि अधिवेशन सुरु हुने नेवी सङ्घ चितवनले जनाएको छ अधिवेशनको तयारी अन्तिम क्षणमा पुगेको नेवी सङ्घ चितवनका सचिव परमेश्वर खनालले जानकारी दिनुभयो अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिका रूपमा चितवन खटेका केन्द्रीय सदस्य अन्जान चोलगाई हिजो नै चितवन आइपुग्नु भएको छ अधिवेशनलाई सहज ढङ्गले सञ्चालन गर्नका लागि कङ्ग्रेस जिल्ला सचिव जितनारायण श्रेष्ठको संयोजकत्वमा नेपाली कङ्ग्रेस चितवनले पाँच सदस्य समिति बनाएको छ अधिवेशनमा जिल्लाभरिका क्षेत्र क्याम्पस र सबै गरी तिन सय सत्तरी भन्दा बढी प्रतिनिधिको सहभागिता रहने सचिव खनालले बताउनुभयो नेवी सङ्घ चितवनभित्र विवाद चुलिएका कारण अधिवेशन अन्यल भएका समाचारहरू बाहिर आइरहँदा सचिव खनालले भने सङ्घभित्र रहेका विवादहरू अधिकांश समाधान भइसकेको र बाँकी विवादहरू समाधान हुने क्रममा रहेको बताउनुभयो नेभी सङ्घको जिल्ला अधिवेशनका लागि एक दर्जनभन्दा बढी नेताहरू अध्यक्षका लागि मैदानमा छन् वर्तमान उपाध्यक्ष राजेन्द्र डोटेल प्रकाश अधिकारी अमृत अधिकारी सचिव परमेश्वर खनाल रूपेश चन्द्र खनाल लगायतका नेताहरू अध्यक्षमा आकाङ्क्षी हुन् यसैबीच नेभी सङ्घ जिल्ला सदस्य गोविन्द अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गरी आफूले भोलि हुने अधिवेशनका लागि सचिव पदमा उम्मेदवारी दिन लागेको जानकारी दिनुभएको छ मकवानपुरमा छोराले सौतनी आमाको हत्या गरेका छन् घरायसी झगडाको कारण सोह्र वर्षीय छोरा राजेन्द्र मोक्तानले दाउराले हिर्काउँदा सौतनी आमा तुलसा मोक्तानको ज्यान गएको हो मकवानपुर भारता गाविस पोखर बेसेका राजेन्द्रले दाउराले हिर्काउँदा सौतनी आमा तुलसाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ सौतनी आमाको हत्या गर्ने राजेन्द्रलाई स्थानीयले पक्रेर प्रहरीकोमा बुझाएका छन् सुनको भाउ आज दोस्रो आज पनि स्थिर छ अन्तर्राष्ट्रिय बजारमा सुन मूल्यमा खासै उतार चढाव नआएकाले भाव स्थिर रहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ सुन बिहिबार पनि तोलामा उनापचास हजार पाँच सय रुपियाँमा कारोबार भएको छ अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबारमा उतार चढाव नआएकाले अबका दिनमा भाव घट्ने वा बढ्ने यसै भन्न नसकिने महासङ्घका महासचिव मणिरत्न साकीले बताउनुभयो एकैपटक भावमा भारी गिरावट आएपछि बजारमा सुनको माग बढेको छ भाउ घटेसँगै विवाहको लगन पनि भएकाले सुन किन्नेको सङ्ख्या बढेको व्यवसायीहरूले बताएका छन् अहिले दैनिक सुनको माग चालिस किलोभन्दा बढी छ तर आपूर्तिमा समस्या नस्याउँदा माग धान्न नसकेको महासचिव साकेले बताउनुभयो अब के छोटा खबरहरू दाङमा माटोको ढिस्कोले पुरिएर एक बालिकाको ज्यान गएको छ उरहरी वडा नम्बर आठ नलफुरका भूप बहादुर बस्नेतकी दस वर्षीय छोरी अस्मिताको माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो रूपन्देहीको देवदहमा आज बिहान गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ बिहान करिब साढे चार बजे गाडीले ठक्कर दिँदा देवदह छ बस्ने वर्ष अन्दाजी ओम ओमबहादुर घतेको ज्यान गएको हो र जिल्लाका विभिन्न ठाउँमा बढ्दै गएको महिला हिंसा न्यूनीकरण गर्न सघाउने उद्देश्यले सिराहामा जिल्ला स्तरीय लैङ्गिक समता अभिवृद्धि तथा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 अन्त्य गर्दै पाकिस्तान फर्केका पूर्व शासकलाई यसअघि नै चारवटा क्षेत्रमा उम्मेदवारीको लागि अयोग्य घोषित गरिसकेको छ अमेरिकाको टेक्सास राज्यस्थित एक मल कारखानामा विस्फोटपछि भएको आगलागीमा परि झण्डै जनाको ज्यान गएको छ अरू एक सय साठी भन्दा धेरै घाइते भएका छन् अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाअनुसार आगलागीमा परि ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ टेक्सास राज्यको बाको नजिकैको शहरमा रहेको मल कारखानामा विस्फोटपछि आगलागी भएको थियो विस्फोटको कारण खोल्न सकेको छैन यो कारखानामा मल बनाउन प्रयोग गरिने बीस टन विषाक्त रसायन रहेको अनुमान छ विस्फोटबाट शहरको दर्जनौ घरहरू भत्किएका छन् सोमबार मात्र अमेरिकाको बोस्टनमा भएको विस्फोटमा तीनजनाको ज्यान गएको थियो एउटा खेल समाचार इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दिल्ली डेयर र चेन्नई सुपर बीच प्रतिस्पर्धा हुँदैछ बेलुका सब आठ बजेपछि हुने खेलमा अन्तिम स्थानमा रहेको दिल्लीले सातौँ स्थानमा रहेको चेन्नईको सामना गर्न लागेको हो प्रतियोगितामा अहिलेसम्म चार खेल खेलेको चेन्नई दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्कका साथ सातौं स्थानमा छ भने चेन्नई भन्दा एक खेल बढी खेलेको दिल्लीले पुरै खेल गुमाएको छ दिल्ली आज चेन्नईलाई पराजित गर्दै पहिलो जितको खोजीमा हुनेछ यसैबीच गैराती सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ शीर्ष स्थानमा पुग्ने क्रममा राजस्थानले मुम्बईलाई सतासी रनको फराकिलो अन्तरले पराजित गरेको थियो बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक अवरुद्ध सडक खुलाउने क्रममा रत्नगरको बकुलरमा प्रहरी र स्थानीय बासीबीच झडप प्रहरी एक प्रहरी सहित दुईजना घाइते विवाहका लागि टिका लगाएर केटा फरार भएपछि स्थानीय आन्दोलित माओवादी अध्यक्ष प्रसन्न र सिनियर राष्ट्रपति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 भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com at office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी